Teria कुरा फर्किएर आउँछ भने आँगन कुटिलमा बस्दा बस्दै आमा स्वर्गवास हुनुभयो बाबा पनि दमको रोग लागेर छोरा उपचार गरिदिन्छ भने बाटो हेर्दैमा प्राण पखेर उड्यो श्रीमतीको चार महिनाको गर्भलाई छाडेर हिँडेको मान्छे घरमा आउँदा मम्मी उहाँको हुनुहुन्छ भनेर छोराले सोध्ने भइसक्दा पनि मुख समेत देख्न नपाउनुको पीडा नेपालीहरूलाई वैशाख बाह्र गतेको महाभूकम्पले दिएको पीडा हो सानो आशाको त्यान्द्रोमा केही हुन्छ कि भनेर हिँडेको मान्छे हर कोसिस गर्नुभयो होला अह केही नसुध्रेपछि आज नभई भोलि हुन्छ कि भोलि नभई पर्सि हुन्छ कि भन्दा भन्दै वर्षौँ बित्दा पनि केही सिप नलाग्ने रहेछ घर छाडे हिँड्दा सङ्लो थियो तर अहिले छानो चुइने भएर पछि गाह्रो लड्न लागेको घरको मोलथाम धमिरा लागेर ढालेर टेको लगाएर राखेको घरमा परदेशी आउँछ कि भनेर कुर्दै गरेकी आफ्नै श्रीमती अनि मुख हेरेर मर्न चाहनुहुने आमा बाबाको सपना सुरु पार्यो दिनुसम्म पीडा दियो नेपालीलाई धेरै वर्ष भयो कैयौँ नेपालीहरू विदेश जानु भएको तर के गर्ने एउटा यस्तो महाविपत्ति आइलाग्यो मर्नुभन्दा बाँच्न कठिन हुँदो रहेछ भन्ने कुराको प्रमाणित भएको छ आज मान्छे सकियो परिवार सकियो गाउँ नै सकियो हे प्रवासी तिमी परदेश जाँदा उभिएको घर आज सदाका लागि मरिसकेको छ सुन्दैछु काठमाडौँ टुरी खेलमा बसिरहेका भूकम्प पीडितहरूमा पनि महामारी फैलिन थालेको छ अरे गर्नु गर्यो नि यो भूकम्पले मलेसियाबाट आफ्नै आमाको क्रिया गर्न आएका कृष्णकै क्रिया भयो रे यस्ता धेरै घटनाहरू घटेका छन् हाम्रो देशमा कति नेपालीहरू पीडामा छन् त कति नेपालीहरू अझै पनि केही हुन्छ कि भने आशाको त्यान्द्रा बोकेर अगाडि बढिरहेका छन् सास रहन्जेलसम्म आशा रहन्छ भनिन्छ त्यसैले त प्रत्येक नेपालीको मनमा सास रहँदासम्म आशा रहिराखेको होला बाबाले मलाई हेर्ने रहर सुनाए भूकम्पले सखा भएको सहर सुनाए रुदै रुदै एका बिहानै फोन गरेर तेरी आमा मरी भन्ने खबर सुनाए यस्तै भएको छ प्रभासमा रहने नेपालीको लागि नमस्कार अनि न्यानो अभिवादन कार्यक्रम फेरि तिम्रो याद आएको यो बयालिसौँ श्रृङ्खलामा यहाँलाई स्वागत छ आजको श्रृङ्खलामा पनि उपस्थित भएको छु आवाजबाट तपाईँको सुख दुःखको आवाज बोल्ने साथी म महेश बोहुरा भने मलाई प्रविधिबाट साथ दिइरहनु भएको छ दुःखकै घडीमा भए पनि मुस्कुराउनु भएको छ थम्मन परियार के कसो गर्दै हुनुहुन्छ रात्रिकालीन समय छ यो समयमा कार्यक्रम फेरि तिम्रो याद आयो कति बेला आउँछ र सुनौला भनेर पर्खिएर बस्नु भएको थियो तपाईँहरूले नै अत्याधिक मन पराउनु भएको कार्यक्रम फेरि तिम्रो याद आयोको आज हामी बयालिसौँ श्रृङ्खलामा छौँ हामी धेरै सफलताका खुड्किलाहरू पार गर्दै गर्दै आज यो स्थानमा उभिएका छौँ यो स्थानसम्म ल्याइ पुर्याउन सहयोग गर्नुहुने सबै मेरा शुभचिन्तकहरू श्रोताहरू पत्र पठाएर सहयोग गर्नुहुने तपाईँ अनि रेडियो सुनेर साथ दिने सबै साथीहरू तपाईँप्रति हृदय त आभारी छु मैले गत हप्ता प्रसारण गरेको कार्यक्रम फेरि तिम्रो याद आयो कतिजनाले सुन्नुभयो सुन्नु भएन एउटा परदेशीको कथा बोलेको थिएँ एउटा सिङ्गो नेपाल देशको कथा बोलेको थिएँ यथार्थ बोलेको थिएँ त्यो कार्यक्रम सुनेपछि मलाई धेरै ठाउँबाट फोन आयो धेरै साथीले मन पराउनु भएको रहेछ साँच्चीकै आफैलाई परेको जस्तो आभास भयो भन्दै हुनुहुन्थ्यो कार्यक्रम फेरि तिम्रो याद आयो रेडियो गुल्मे एकानब्बे दशमलव दुई मेगार्जबाट हरेक हप्ताको शनिबार रातको नौ पन्ध्रदेखि दस बजीसम्म प्रसारण हुने गर्छ रेडियो गुल्मे एकानब्बे दशमलव दुई मेगार्जमा भने इन्टरनेट अनलाइनका थुप्रै वेबसाइटहरू मार्फत हामीलाई सुन्दै हुनुहुन्छ त्यस्तै नेपाली संसार रेडियो अस्ट्रेलियाबाट पनि कार्यक्रम फेरि तिम्रो याद आयो सुन्नुहुन्छ आज भनौँ नयाँ सुन्दै गर्नुभएका साथीहरूले सुन्न सक्नुहुन्छ हामी कार्यक्रममा रहेर माया प्रेम मिलन बिछोड हाँसो खुसी रोदनका कुराकानी गर्छौँ तिनी यादका कुराकानी गर्छौँ माया प्रेम अनि कसैको याद र तब यो कार्यक्रम फेरि तिम्रो याद आयो यो समयमा आउँदै याद आउने गर्छ कसैको कसैलाई सम्झँदै हुनुहुन्थ्यो होला कसैलाई याद गर्दै हुनुहुन्थ्यो होला जहाँ हुनुहुन्छ जे गर्दै हुनुहुन्छ जस्तो अवस्थामा हुनुहुन्छ अबको दस बजीसम्म सुनेर हामीलाई साथ दिनुहोला कार्यक्रम फेरि तिम्रो याद आयो कार्यक्रम हृदय स्पर्श सुरु नहुन्जेलसम्मको लागि बुधबार राति नौ पन्ध्रदेखि दस बजीसम्म पुनः प्रसारण पनि हुने गर्दछ कार्यक्रममा धेरै साथीहरूले मन पराउनु भएको सुझाव सल्लाह मैले पाएको छु आगामी दिनमा पनि यी यस्तै सल्लाह सुझाव अनि प्रतिक्रियाको अपेक्षा राख्छु पक्कै दिन हुन्छ नि होइन र आज पनि मैले एकजना साथीको याद बोकेर आएको छु टाढाबाट पत्र पठाउनु भएको छ उहाँको पत्ला अबको क्रममा ढिलै नगरी उठान गर्न चाहन्छु लेख्नुहुन्छ मेरो वास्तविक नाम म यहाँबाट भन्दिनँ मेरो नाम एबाट आउँछ मानुस मेरो नाम अस्मिता नै हो अस्मिताले पत्र पठाउनु भएको छ हंसपुर अर्घ खाँचीबाट आज उहाँको पत्रलाई हामी वाचन गर्नेछौँ कार्यक्रम फेरि तिम्रो याद आयो आयोमा अस्मिताजीले लेख्नुहुन्छ सर्वप्रथम त रेडियो गुल्मीले कार्यक्रम फेरि तिम्रो याद आयो प्रसारण गरेकोमा हृदय त धेरै धेरै धन्यवाद दिन चाहन्छु यो कार्यक्रम सबैको मनबटुमा बस्न सफल भएको छ यो कार्यक्रमले अझै पनि सबै श्रोताको मन जित्न सफल होस् शुभेच्छा पनि प्रकट गर्न चाहन्छु यस कार्यक्रमका सञ्चालक महेशजीप्रति पनि आभार प्रकट गर्न चाहन्छु यस कार्यक्रमले समाजमा रहेका विभिन्न घटना परिघटनाहरूलाई टपक्क टिपे महिषीको त्यो मिठासपूर्ण आवाजबाट सबै सामु गुन्जाउँदा आनन्दित तुल्याउने गर्दछ महिषजी मलाई त यस्तो लाग्यो कि म संसारकै सबैभन्दा अभागी मान्छे हुँ तर महिषजी जब मैले हजुरको कार्यक्रम फेरि तिम्रो याद आयो सुन्ने मौका पाएँ तब मेरो मनमा केही परिवर्तन आयो मलाई पनि बाँच्ने इच्छा जागेर आयो किनकि म जस्ता अभागी त हजारौँ रहेछन् अनि मेरो मनमा रहेको पीडालाई मनमा लुकाएर मनमा गुम्साएर मनमा दबाएर बस्न सकिन अनि तपाईँको यो कार्यक्रम फेरि तिम्रो याद आयोलाई सम्झे आफ्नो मनको पीडा कम गर्न मन लाग्यो अनि त दुई चार शब्द कोर्न बाध्य भएँ यो मेरो वास्तविक जीवन कहानी हो महेशजी यसलाई कुनै काल्पनिक नठान्नुहोला यो पत्रले स्थान पाएसम्म तपाईँको त्यो मिठासपूर्ण आवाजबाट सबै सामु राखिदिनुहोला भन्ने आशा राखेको छु भन्नुहुन्छ अस्मिताजीले अस्मिताजी तपाईँको पत्रले पालो नपाउने त कुरै भएन त्यसैले त आज कार्यक्रममा हामी उठान गरेका छौँ तपाईँको पत्रलाई अस्मिताजीले सुरुवात गर्नुहुन्छ आफ्नो कहानी यहाँबाट यसरी मेरो नाम अस्मिता हो मेरो जन्म अर्घ खाँसीको रमाइलो बस्ती हामसुपुर गाविसमा भएको हो मेरो जन्म विक्रमसम्म दुई हजार त्रिपन्न साल माघ चार गते भएको थियो मेरो जन्म एउटा सामान्य परिवारमा भएको हो म घरको कान्छी छोरी थिएँ त्यसैले होला मलाई सबैले धेरै माया गर्नुहुन्थ्यो सबैजनाको प्यारी थिएँ म मेरो घरमा बाबा मम्मी दुईवटा दाई र एउटी दिदी हुनुहुन्छ मेरो बाल्यकाल कसरी बित्यो खासै याद छैन तर निकै रमाइलो गरी बित्यो बस यति भन्न सक्छु अहिले बाल्यकाल बित्दै जाँदा मैले कक्षा एकदेखि दस कक्षासम्म हम्सपुरमा नै बसेर पढे कुन शब्दले सुरु गरौँ शब्द जति आँसुले भिजेका छन् सम्झिँदा पनि मुटु भक्कानिएर आउँछ यो कथामा जतिवटा शब्द छन् महिज त्यतिवटा मेरो आँसुको थुपा बराबर खसिरहेको थियो तपाईँलाई यो पत्र लेख्दा मैले मनलाई सम्हाल्नै सकिनँ महिज कसरी पो सम्हाल्न सकुँ कसरी पो सम्हाल्न सक्थेँ र मैले त चुखो माया गरेकी थिएँ कसैलाई जिन्दगीमा पहिलो पटक भन्ने गर्थे पहिलो माया सफल हुन्छ पहिलो माया भनेको पहिलो माया हो तर मेरो पहिलो माया कहिले नभेटिने कहिले नभुल्ने कहिले निको नहुने घाउ बनिदियो पहिलो मायाले धोका दियो परिचय कुरा विक्रम सम्म दुई हजार सडसठी साल वैशाख महिनाको हो भर्खर आठ कक्षामा पढ्दै थिएँ मैले त्यति बेला जेठ महिना थियो मेरो एउटी भाउजूको मोबाइलमा एउटा नयाँ नम्बरबाट मिस कल आएको थियो अनि त्यो नम्बर अर्को दिन पनि आयो अनि मलाई कसको नम्बर रहेछ भन्नु न भन्नुभयो मैले भाउजूलाई मिस्टेक भएर आएको होला भने अनि फेरि पनि आउँछ बाउजूले मलाई नै फोन गर्न लगाइदिनु भयो अनि मैले फोन गरेर भने हजुर को हो किन मिसकल गरिरहनु भएको अनि उताबाट उसले नम्बर मिस्टेक भएर गएछ भन्यो मैले भने ठिकै छ राम्रोसँग नम्बर हेरेर हान्नु पर्थ्यो नि अनि उसले हुन्छ भनेर फोन राखिदियो अनि त्यो नम्बर त अर्को दिन पनि आयो अनि भाउजूले उठाउनु भयो म त स्कुल गएकी थिएँ अनि उहाँले भन्नु भन्नुभएछ हिजोको मान्छेलाई फोन दिनुहोस् भाउजूले भन्नुभएछ उहाँ त मेरो नन्द हो यो नम्बर त मेरो हो उहाँले सोध्नु भएछ उनको नाम के हो भाउजू भाउजूले जवाब दिनुभएछ अस्मिता हो भनेर उहाँले मेरो नम्बर माग्नु भएछ भाउजूले मोबाइल छैन भन्नुभयो त्यसो भए यही नम्बरबाट कुरा गराइदिनु होला बाँध्नु भाइ छ भाउजूले हुन्छ भन्नुभयो मलाई भाउजूले अर्को दिन हिजोको मान्छेले फोन गरेको थियो तपाईँसँग कुरा गराइदिन भन्नुभएको छ मैले गर्दिनँ भने किनकि मलाई अपरिचित मान्छेसँग फोन गर्न राम्रो लाग्दैन थियो मलाई घरमा सबैले राम्रोसँग पार्नुपर्छ भन्नुहुन्थ्यो मलाई पनि त्यस्तै लाग्थ्यो मैले पनि राम्रोसँग पार्नुपर्छ जस्तो लाग्थ्यो तर उसले भाउजूलाई दिनदिनै फोन गरेर सताउन लागेछ त्यसैले म उसलाई फोन गरेर भने तपाईँको हो मलाई किन फोन गर्न खोज्नु भएको हो भनेर उसलाई सोधेँ उसले भन्यो हामी साथी बनाउन मैले भने मलाई कसैको साथी बन्नु छैन अनि मैले उसको नाम सोधेँ यसबाट आउँछ उसको नाम महेशजी मानव उसको नाम सुजन बेसी हो सुजनले मेरो बारेमा भाउजूसँग सबै कुरा सोधिसक्नु भएको थियो